अर्पण टाइम चेन्ज अहिले दिउँसोको एक बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो यस अर्पण खबरको साथमा Jay Galeshwar real state and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर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 भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभाका सदस्यहरूले व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको तत्कालीन प्रतिवेदनमाथि आज पनि आआफ्नो धारणा राखिरहेका छन् संविधान सभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा तत्कालीन समितिको प्रतिवेदनमाथि बाँकी रहेका सभासदहरूले आआफ्नो धारणा राखिरहेका हुन् यसअघि पोल्ने अधिकांश सभासदहरूले दुई सदनात्मक व्यवस्थापिका बनाउन सुझाव दिएका छन् उनीहरूले सबै वर्ग क्षेत्र समुदाय र लिङ्गको प्रतिनिधित्व हुने गरी माथिल्लो सदनको व्यवस्था गर्न सुझाव दिएका छन् त्यस्तै तल्लो सदनमा प्रत्यक्ष निर्वाचन निर्वाचनको व्यवस्था गर्न पनि भनेका छन् अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ दुई नेताबीच आज बिहान झण्डै पन्ध्र मिनट भएको टेलिफोन सम्वादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान लेखन सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा कुराकानी भएको हो प्रचण्डको निजी सचिवालयका अनुसार त्यस क्रममा प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका साथै शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले भने पहिलो चरणको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ भएका कारण आफ्नो अमेरिका बसाई कति दिनको हुने भन्ने टुङ्गो नलागेको बताउनु भएको छ प्रधानमन्त्री कोइरालाको म्यान म्यानहटनमा रहेको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ नियमित परीक्षणका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको सल्लाहमा कोइराला अघिल्लो हप्ता अमेरिका जानु भएको हो उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सकेसम्म अधिकतम सहमतिको सहमतिमा संविधान जारी गरिने बताउनु भएको छ पाल्पाको तानसेनमा सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने प्रयास हुने बताउनु भएको छ त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्छ यदि सहमति हुन सकेन भने प्रक्रियागत रूपबाट संविधान जारी गर्छौँ उहाँले भन्नुभएको छ उहाँले विधि र प्रक्रियालाई कसैले पनि अस्वीकार गर्न नहुने बताउनु भएको छ मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधान सभाले काम गरिरहेको र माघ आठभित्रै नयाँ संविधान जारी हुने समेत बताउनु भएको छ उहाँले जनताको अपेक्षा विकाससँग जोडिएकाले सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेको बताउनु भएको छ उहाँले राजनीतिक कालको अन्त्य गर्न नसके मुलुक संकटमा फस्ने बताउनु भएको छ राजनीतिक संकट अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै दल अगाडि मिलेर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ मन्त्री सिंहले आफ्नो पार्टी कङ्ग्रेस मुलुकमा जारी राजनीतिक सङ्कटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सबै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अगाडि बढ्न तयार भएको पनि स्पष्ट पार्नुभयो एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संविधान सभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तर्द्वन्दको उपज भएको बताउनु भएको छ जनकपुरमा आज बिहान क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा बेलैमा अन्तर्द्वन्द व्यवस्थापन हुन नसक्दा उपनिर्वाचनमा पार्टीको अवस्था सुधार हुन नसकेको टिप्पणी गर्नुभएको छ गएको असार नौ गते उपनिर्वाचन भएको चारवटा क्षेत्रमा एकीकृत नेकपा माओवादीको पहिलेको निर्वाचनमा भन्दा मत घटेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो समयमा नै पार्टीको अन्तर्द्वन्द हल गरेर समावेशी लोकतन्त्र र संघीयता सहितको संविधान बनाउन नसके पार्टीप्रतिको आकर्षण झन घट्ने उहाँको टिप्पणी छ भट्टराईले पार्टीभित्र देखिएको अन्तर्द्वन्द व्यक्तिगत नभई वैचारिक भएको पनि बताउनु भएको छ उहाँले समान विचार भएका कम्युनिष्ट नेताहरूलाई एकत्रित गरेर नयाँ शक्ति बनाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ भट्टराईले निर्धारित समय आगामी माघ आठ गतेभित्रै संविधान निर्माण हुने दावी गर्नुभएको छ उहाँले कृषि ऊर्जा पर्यटन ठूला सडक शिक्षालाई केन्द्रित गरी आगामी बजेट ल्याउनु पर्ने तर्क गर्नुभयो भारत बिहारको छपरा जिल्ला नजिक रेल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ अन्य दसजना घाइते भएका छन् दिल्लीबाट आसामको डिब्रुगढतर्फ जाँदै गरेको राजधानी एक्सप्रेस गैराती छपरा गोल्डेनगञ्ज स्टेसनको बीचमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् रेलका नौवटा डिब्बा लिगबाट उछिटिएका छन् दुर्घटनाको कारण खुल्न नसके पनि माओवादीले आज बन्द आह्वान गरेकाले उनीहरूले नै दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ र विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछ राति पौने दस बजेपछि एकै समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्निया भिड्नेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे प्री क्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरे इरान प्री क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारे र बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम सोह्रमा भने पुग्नेछ अर्जेन्टिना यो समूहबाट अन्तिम सोह्रमा पुगिसकेको छ त्यस्तै गरी राति पौने एक बजे हुने खेलमा स्विजरल्याण्ड र होन्डुरस भिड्दा पाउने दुई बजे फ्रान्स र इक्वेडर आम्ने सामने हुनेछन् आजको खेलमा इक्वेडरले यसअघि नै प्री क्वार्टरमा प्रवेश गरिसकेको फ्रान्सलाई हराउँदै यो समूहबाट अन्तिम सोह्रमा पुग्ने प्रयास गर्नेछ सोही समूहमा स्विजरल्याण्डको पनि समान तीन अङ्क भएकाले इक्वेडर र स्विजरल्याण्ड गर या मरको अवस्थामा रहनेछन् इक्वेडर फ्रान्ससँग पराजित भए र स्विजरल्याण्डले होन्डुरसलाई पराजित गर्न सके स्विजरल्याण्डले प्री क्वार्टरमा स्थान बनाउन सफल हुनेछ यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहे